नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी डाक्टर दिनबन्धु शर्माको कथा संग्रह भत्किँदै किल्लाहरू लिएर आएका छौं गएको साता पनि हामीले भत्किँदै किल्लाहरूबाट कथाहरू सुनाएका थियौं आज यो संग्रहबाट हामी केही कथाहरू सुनाउँछौ कार्यक्रमको सुरुवातमा भत्किँदै किल्लाहरू कथा संग्रहभित्र डाक्टर दिनबन्धु शर्माको कथा वाचन हुन्छ शीर्षक छ फट्याङ्राको मृत्यु सहेला रे मेरो गाई सहेला रे मेरो गाई सहेला रे सप्त सुरन के वेद सुनाए सहेला रे कति पाउमा सुहा छ ठानुअघि नै भागमाथि सोधेको कालेले कति ढुक्क हुनु कति स्वाद ल्याउनु जिब्रामा आग्रहको मात्रा आसक्तिको गहिराई अड्कलिनुपर्छ प्रश्नहरू रिङ्छन् बाबुआमाको सम्पूर्ण इतिहासलाई छपक्कै राखेर नाङ्लाको छेउबाट चुहिरहेछ लसुनको पोटी एउटा मैलो कार्पेट कालो न कालो गुन्द्रुकै अमिलो भएर छापिएको माथि बसिरहेछन् बाबु छोरा बाबु गुन्द्रुककै पर्याय कमलपित्ते छालामा ठोसिएका एकाध इन्चीका दारीहरू जेङ्ग्रिङ एक टुक्रा मात्रै प्याज मात्र मात्रहरू त साँगुरिनुपर्छ मनले भनेर भनेको झगडा गरेको होइन तेरो किस्मत मैले लेख्ने हो र भाग्य आमा चाहिँले भने बाबु चाहिँले स्वास्नीको भनाई आफूमा घोचिनुपर्ने बुझ्नुपर्छ कि सोचेको पचाउँछ आफैभित्र बाबुले लेख्नुपर्छ छोराछोरीको भाग्य भनेको अथवा मात्र आफै थेचारिएको व्यवस्था पचिसकेपछि पनि बिरामी पार्छन् यिनले साइड इफेक्टहरू धेरै दबिनुका जति गहिरो दबिनु उत्तिकै इफेक्टिभ हुनु मैले लेख्नु भनेर सोध्नु सोध्नु नसोध्नुमा अवैध समानताको स्थिति यसरी बस्दिन मर्द मर्दको बारी भालुको कम्पारो तिजमा पनि हात पाखुरा रित्तै बुच्चा कानहरू मेरा बनी थिए कालीकी आमाले उसले छलेर हेर्दा पनि देखिहाले थियो बिहे नहुँदै खोलिएका कानका ठुला ठुला प्वालहरू बिहेपछि पनि भोक्कै ती प्वालहरू पनि कटु प्रेरणाका उसको जीवनका यस्तै यस्तै हुन्छ जिन्दगी कहाँ पुग्छ र बनेको पुग्ने भइकन रित्तै हुन्थे माइतीदेखि माइतीतिर फालेको जटारो कालेकी आमाको रिसको गुबामा बज्रिन्थ्यो सुरु हुन्थ्यो अनि महाभारत महाभारत दुर्योधनले पनि जुवा जितेर महाभारत हारेको कतिखेरको जित जित हो पुछारको मात्रै सुरुको बीचको जित जित होइन भने के त गाउँबाट सहर हुन लागेको अत्कल्चो बस्तीमा कराउँदा कराउँदै तिज आउँथ्यो र जान्थ्यो तिहार समेत उम्केपछि अलिकति सजिलो हुन्थ्यो अर्को तिजसम्मको लागि यी परदेश जानु अघिका कुरा स्मृतिमा अलिकति मत्थरी र चुरोट सर्कायो उसले बिउ जुदा कान्छी तरकारी पकाउन थालेकी रहेछ ताप्केको तेलमा परेको पानीको छिटो पड्केर सुनेको रहेछ कान्छीको पिठ्यौँ बाघ देखिएको छ लामो लयदार कपाल ढाडमुनिसम्म आएर फैलिएको आकृति एउटा सुल उठ्छ उसभित्र कान्छी थप कडा खाले तिमी परदेश लागेपछि तिम्रो स्वास्नीले गरेको मोज आम्मै चर्को पो त ठाममै दुई चार हजार अनि नभएर रित्तिएको होइन कालेको बाबु भन्ने कान्छीलाई थाहा छ उसको टेबलको गिलासमाथि खनाइदिए उसले भात बसाले दिउँ घर पनि रित्तो के खानु घरमा गएर घरले नै खाला वाङ्न अलिकति मुस्काएकी भई कान्छी भन्ने संसार उसका लट्ठिएका नसाहरूमा भयो रित्तो घर भनेपछि कालेर उसकी आमा सम्झिए तिनै थिए घरहरू त्यो अग्लो पहरो घर होइन कान्छीको छाप्रो घर जस्तो तिम्रो ज्यान हेर ज्यानलाई दुःख नकाट्नु घर बनिसकेको ग्यारेज भएको फोनमा भने ती कालेकी आमाले अरबमा तेलका खानेहरूबाट थाप्लो दुखाएर सुनेथे उसले ग्यारेज भएको घरको अर्थ गाडी नभएको घर भन्ने सजिलै बुझेथे उसले कालेकी आमाका सबै खोपहरू पूर्ण चाहन्थ्यो ग्यारेज जस्तै खोप छ लागेथ्यो कालेकी आमाभित्र अनि ऊ फेरि पसेथ्यो खानीहरूभित्र काले बोर्डिङ पढ्ने उतै बस्ने गर्छ कति अग्लो भएको त्यो कालेका बाबु आँसु झारी थिए मोरीले फोनमा रोइदिएर रातभर सुत्न सक्नुहुन्थ्यो भोलिपल्ट तेर्छै तेर्छो बालुवाका फुस्रे फाँटहरूमा चस्स चस्स चिरिन्थे उसका आँखा बालुवा पसेको रहेछ आँखाभित्र आँखा पसेको रहेछ बालुवाभित्र कान्छी अलिकति अहिले लरबराइसकेको छ जिब्रो भात छोपेर पल्लो टेबलमा एक गिलास लिएर बसेकी छ कान्छी ग्राहक आउने जाने क्रम पातलिँदै गएर सकिएको छ जन्म जन्मको सबके मिले सब गाडी किनेपछि तिनीहरूको मोज छि भनी कान्छीले यस्तो सोझोलाई अरब पठाएर गिलास पारिदिए उसको माथि नवलपुरदेखि कच्ची बाटामा गडगडाउँदै गाडी ओह्रालिएको सुनिन्छ बाहिर देखिएको आकाश खुला र चिसो छ पर रुखको कालो छायाँबाट जुनको उज्यालोतिर धङधङाउँदै छ एकजना एक्लै जङ्गिएको छ जुवा हारेको छ यो दृष्टिले भने महाभारत जीवनको सधैँ जितिनु मात्र महाभारतका मोडलहरू धेरै बदलिसके खोप्छ हारले भित्रै भित्रै अपरिवर्तनीय भइसकेको हारले खोप्नै किन पर्यो कस्तो कमजोर छ मुटु बेमेल मस्तिष्कले बुझ्यो मुटुले मानेन मस्तिष्क र मुटुको बेमेल आफैभित्र पनि आफै विभाजित टाउको र छातीमा उसका विचारहरू रक्सीका रक्सीसँग पनि विचार हुन्छ विचारवान रक्सी दिन भनेनन् रात भनेनन् तिनीहरूले कान्छीले भने कर्कर्ती हेरेकी छ कान्छीले उसका नसालु जुङ्गाहरूमा एक पैसा राख्नु भएन आफूलाई अहिले आउँदा ल्याएको एक लाख रुपियाँ मात्र एउटा उसले गिलासमा बाँकी रहेको सबै गुटकायो थप कान्छी अलिकति अब नखानु कस्तो माया लागेको मलाई छि कस्ती पातर्नी त्यो कम्मरभन्दा तलपट्टि मर्याक मर्याक बाँचेर परसम्म पुगी कान्छी र बोतल लिएर आइपुगी रक्सीले उसका आँखालाई कान्छीको ढाडमुनि लगेर बाँधिदिएको छ जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी कान्छी कसरी यति सिपालु भन्ने बनी उसको रिङटामा नयाँ प्रश्न बेरियो कान्छी त किन यो अत्कल्चो सहरमा आइस गाउँमा कोही थिएन तेरो दाई भाइ सबै थिए कस्ता थिए तिनीहरू दुवै बहादुर अनि दुवै मरे एकले अर्कोलाई मारे तिनीहरूले कसरी कसरी मर्छ मान्छे जेठो सेनामा कान्छो जनसेनामा थिए अनि अनि म मधेस सरे बाबुआमा छैनन् छन् कहाँ बाबु जेठो छोरा खोज्न राजधानी गए आमा कान्छो छोरा खोज्न जङ्गल गए मरे भनेको होइन अनि के खोज्ने त हड्डीहरू उसलाई यी सबै कुरा सपनामा भयो जस्तो लाग्यो र ऊ एकछिन चुप लाग्यो एकछिनपछि उसलाई फेरि कान्छीको माया लाग्यो र बोल्न मन लाग्यो कान्छी त्यो घरमा तँ र म बस्ने मेरा पसिनाले आर्जेको पहाड हो त्यो घर तर म बस्ने त्यसमा हिक्क गर्यो एकचोटि उसले जाँडको सुरमा भनी कान्छीले आसालु आँखा नसालु बनाएर मुन्टु घुमाई गाई खाने होइन तेरो मासु खाने होइन ए कान्छी त्यसो नभन म रोइदिन्छु कान्छी आ यहाँ बस्न रक्सी लागेको बेलामा सबै त्यसै भन्छन् कान्छीका आँखा रसाएको जस्तो आवाज सुनियो कान्छी मैले कालेकी आमालाई गरेको माया सबै तँलाई गर्छु मैले अरबबाट पठाएको पसिनाले गाडी किने रक्सी किने र लोग्ने पनि किने त्यसले भैँस आएपछि पैसाले पनि थामिएन त्यसको भैँस त्यस्तै थियो त्यसको चिठीको कुरा सडेपछि गई कुहिएको फर्सी गएको राम्रो कान्छी कान्छी तँलाई आजैदेखि राख्छु म आजैदेखि सुत्ने तँ र म रक्सी मात्र बोलेको लागेन कान्छीलाई अथवा यस्तै बोलोस् लाग्यो बोलिरहोस् लाग्यो यसलाई रक्सीले कहिले नछोडोस् लाग्यो र कान्छीले भने अरू थप्ने हो र अब मलाई चाहिएन रक्सी अलिकति मलाई पुगेन मलाई खान मन लागेर मलाई खुवाउन पनि मन लागेर कान्छी आएर छेउमै टाँसिएको न्यानो थाहा पाएको छ उसले कान्छीको कम्बरमा उठेको मासुका लोलाले छामिएको रहेछौ भात खानु अब कपाल अलिकति मुस्सारी दिएर माथिको टाँक लगाइदिँदै भने छातीमा लगेर थुतुनु जोत्यो उसले सुस्त सुस्त कपाल मुसारिदिँदै दिँदै कान्छेले भने अब सधैँ बस्ने भएपछि कस्तो हतार हो कालेका बाबुको ठुलो बिल्डिङको माथिल्लो तलामा डबल बेड छ भन्ने कल्पना भयो कान्छीलाई र उठी मानौ उसलाई त्यहाँ पुग्न हतार छ चोपेको तपेस हटाउँदा बाफ उठ्यो भातबाट बास्नादार ल खानु कान्छीले दुरुस्त लोग्नेलाई चाहिँ भाइ पख कान्छी म पिसाब गरेर आउँछु खुट्टा अलिकति लडखडाउँदै उठ्यो कता जाउँ टोप्रिएका आँखाले कान्छीलाई हेऱ्यो उसले कान्छी अहिले कान्छी नभएर पत्नी जस्तै देखी त्यही रुखमुनि जानु परको छायादार होचो रुख देखाए उसले राम्रोसँग उसले भनेर बेन्चमा बसी रुखमुनि पुग्दा नपुग्दै पछारियो जाऊ स्वास्नीले उसलाई कान्छीले भन्दा बेसी माया गरेकी थिए उसकी स्वास्नी कान्छीभन्दा राम्री थिए कुल गरानकी थिए उसकी स्वास्नी उसको प्यारो पकुल्लो छोरा कालेकी आमा थिए संयोगले पत्नी बनेकी कालेकी आमा संयोगले हिँडी कहिले गाउँ नछोड्ने सम्भावनाहरूलाई छोडेर कान्छी संयोगले यो मधेसमा झरेर संयोगले भट्टीवाल्नी भई भट्टीवाल्नी भएकैले कालेका बाबुसँग भेट भई अब ऊ उसकी स्वास्नी बन्ने संयोग पर्खिरहेकी छ कहिलेदेखि कहिलेसम्म को आफ्नो हो कहिलेदेखि कहिलेसम्म को पराई हो अहिले ऊ आकाशतिर फर्केर तारा गनिरहेको छ पहिले उसले दायाँतिर गन्यो र पहरैसम्म पुऱ्यायो अनि उसले बायाँतिर पनि गन्यो कतैतिर पनि गनेर सकिँदैन गन्दा गन्दै छ गनेको र नगनेको रुखमा झ्याउकेरी गरायो एउटा जुनकेरी बल्दा बल्दै निभ्यो एउटा फट्याङ्ग्रो खेल्दा खेल्दै मर्यो सृष्टिमा यसको मूल्य Ah! अनन्त आकाशमा अनन्त तारा ग्रहहरूमध्ये पृथ्वी पनि एक हो गुरुले स्कुलमा पढाउँदा भनेको सम्झेर एउटा तारालाई ठम्यायो पृथ्वी जत्रै मानेर पृथ्वीमा भएका सात महादेशहरूभन्दा समुद्र दुई गुणा बढी अझै बढी समुद्रभित्र अनेकौँ जलजीवहरू धरतीमा स्थलजीवहरू अनन्त जीवहरूमध्ये किरा फट्याङ्ग्राहरूमध्ये एक थरी किरा फट्याङ्ग्रालाई मान्छे भनेको यस्ता किरा फट्याङ्ग्राहरू सात अरब छन् अहिले جوم دو بلیاری جوم دو بلیاری मेरो मन त्यही सानो ताराको कुनै छेउमा देखिँदै नदेखिने गरिरहेको ऊ अर्थात् एउटा फट्याङ्ग्रो रहनु र नरहनुको अर्थ उसलाई अहिले आफू हराए जस्तो लाग्यो कान्छी हराई स्वास्नी हराई काले हरायो उसको दुःख हरायो कान्छीको नखरा हरायो रक्सी हरायो र भात हरायो दुचुम दुचुम आएर कान्छीले उत्तानिएको आफ्नो मान्छे हुन लागेकोलाई छामी कान्छी हो उठ्नु अब चाँडो खानेर सुत्ने हेर त पछारिएको कान्छी हजुर अब मलाई बाँच्न त चाहिन्नस् कान्छी मलाई मर्न पनि त चाहिन्नस् किन रक्सीले छोडेको हो कालेको बाबुका निम्ति अथवा आफ्नै निम्ति पनि सर्वोत्तम औषधि रक्सी नै हो भन्ने कान्छीलाई लाग्यो रु रक्सीले न पसलतिर दौडी श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक फट्याङ्राको मृत्यु डाक्टर दिनबन्धु शर्माको भत्किँदै किल्लाहरू कथा संग्रहभित्र संग्रहित यो कथाको वाचनपछि यसभित्रका अरू कथाहरूको वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सिधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज डाक्टर दिनबन्धु शर्माको कथा संग्रह भत्किँदै किल्लाहरूभित्र संग्रहित कथाहरू सुनिरहेका छौं अब यसभित्रको कथा हामीले वाचन गर्ने कथाको शीर्षक छ एल्बमको एउटा चित्र मिलिन्दा अरू पनि छन् दृश्यहरू तिग्रा गर्दन र आधुनिक श्रृङ्गारले गरेका विद्रोहका प्रतीकहरू युवकहरूसँग जोल्ठिएर युवतीहरूले धर्मको लाठो लिने पण्डा पादरीहरूलाई लोप पाखुवाएका तस्विरहरू मेरै अगाडि उभिएर ममाथि नै अडेस लागेका हस्तिनी र पद्मिनीहरूका कुपको आकर्षण र कुच शिखरहरूको बाष्पीकरण पुत्ताएर प्रवेश गरिरहेको छ मेरा नासिकाहरूमा उन्मुक्त हाँस्यका फोराहरू बगाउन खोज्छन् मलाई स्वप्न यात्रामा हात उठाएर गरिन्छ गर्जन मुक्तिको निरवच्छिन्न मुक्तिको भाविष्यिक गन्तव्यमाथि तारो हान्न खोज्छन् यिनका वैचारिक गाण्डीवहरू हजारौं विचारका बत्तीहरू बल्न सक्ने स्वतन्त्रता हुनुपर्छ डिस्को बत्तीहरू जल्याक्क र मिलिकभित्र त्यसले भनेको मेरो कानमा छ बहिनीलाई छेउमा राखेर पारम्परिक अनुशासनको जन्जिर उसका हातखुट्टाहरूमा मैले सुम्पनुपर्ने नियति बोकेको अर्धमृत दृश्य पनि छ यहाँ समुद्रका छालहरूतिर फिठ्यौँ फर्काएको छालहरूको भीषण प्रहारमा पनि आग्नेय चट्टान झैँ अविचल हुने पिताजीको अर्ती जस्तो चित्रसँगै चित्रचित्रैहरू बोकेको बहुअनन्त आयामी भाग्य मेरो खुला अर्थव्यवस्थाको नमुना बजार हो यो मैले भने विश्व बजारमा प्रवेश गरेको स्वाङ गर्ने चेम्बर अफ कमर्सको अध्यक्ष जस्तो देखिने बाहनाबाजी गरेको छ एउटा चित्रले अभिनय गर्न सिपालु थिएँ बाल्यकालदेखि नै सत्यलाई पनि अभिनय गरेको भन्ने लान्छनाहरू समेत भोगेको छ मेरो जीवनले सत्य पनि अभिनय सत्य हो रहेछ मैले मेरो भाइको चित्र पनि बिर्सेको छैन दाजुभाइका पदचिन्हहरूलाई अमर बनाउन ज्वार भाटासँग आफ्ना पाताला खुट्टाले कुस्ती खेलेको दृश्य स्वाभिमान त्यागी परचिन्तनको बादलिदो आकाशमा हुडलिँदै गएर हराएर गएको त्यसको अर्को दृश्य आफ्ना जीवनभरका भारीहरू बक्न नभ्याउँदै अरूका काँधबाट झोला खोस्ने त्यसले एकछिन बिसाएर एउटी बटुवा तरुणीको आड लागेर दाम्पत्य जीवनको कल्पनामा खिचिएको चित्रको कोमलताले मलाई खुत्रुक्कै पार्छ मसँग उभिने मेरा गुरुदेव डाक्टर रोड्रिगो हाभियरको चित्र एउटा म परदेशीलाई भोलि बिहानै त्याग्नुपर्छ भन्ने बिर्सेर ज्ञानको अथाह समुद्र देखाउने तीर्थ ज्ञान मनिषी गुरुदेवको स्वप्नचित्र आफ्ना अत्याधुनिक साथीहरूको बीचमा परम्परागत शैली र पोसाकमा उभिएर उन्मुक्त हाँस्न नसकेर फोटो बिगार्ने नाकका फणाहरू जस्ता संस्कारले डसिएकी सोझी नारीको चित्र हो बहिनी सुभद्राको यन्त्रचित्र चित्रै चित्रहरूको जङ्गलमा रन्थनिएको छु म तिर्खा मेटिन्न यहाँ पानी पिउनुपर्छ चिसो न चिसो खै तिर्खा मेट्ने पानी गुरुर ब्रह्मा गुरुर विष्णु नारी नर्कस्यद्वार नवित्य न तर्पणियो मनुष्य ब्रह्म सत्यम जगन मिथ्याका सूत्रहरू धारणा ध्यान र समाधिका योग सूत्रहरू अहिंसा प्रतिष्ठायाम तत्सन्निध्यौ वैरत्याग तर त्यहाँ अर्थात् मेरो स्मृतिको किशोर भएमा गुरुदेव र अभिभावकको चुनौती जस्तो एउटी किशोरी थिए पूर्णिमा ग्रामीण प्रकृतिले दिएको श्रृङ्गारमाथि यौवनको पूर्व सन्ध्याको लाली त्यसमा दपक्क चढेको थियो रूप र मादकताकी स्वामी थिए त्यो त्यसको र मेरो बीचमा एउटा भयपूर्ण सम्मोहन थियो न मैले उसलाई भन्न सकेँ कहिल्यै न उसले मलाई त्यो ब्रह्मचर्य आश्रम जस्तो लाग्ने घरमा प्रेमलाई नरक यात्राको पूर्वाभ्यास मानिन्थ्यो त्यहाँ मनले आफ्नो स्वभाव अनुसार चञ्चल प्रेमी बन्ने अधिकारको कल्पना गर्न सक्दैनथ्यो मनको चिन्तन पनि आउनुपर्छ कठकराभित्र आग्रह छ हट योगको प्रेम जस्तो घृणित विषयमा मन दौडन थालेको अनुभूतिमा अपराध बोध र आत्मग्लानीको ठूलो भयावह आतंक मचिन्थ्यो मस्तिष्कलाई शून्य र पागल बनाउने गरी मलाई लाग्थ्यो पिताजीको पवित्र आश्रममा म कुपुत्र कसरी जन्मेँ एकचोटि हो एकचोटि मात्र खेल्ने गरेको गहिरो खाडलबाट माथि चढ्न नसक्दा त्यसको मैले हात समाएको छु त्यो स्पर्शको अनुभूति अहिले पनि छाम्न खोज्छु औँलाहरूमा नारी जातिको स्पर्श भएकाले मलाई बोक्कै राखिएको थियो त्यस दिन ताउलाको पानीमा राखेको सिस्नो लिएर आफ्नो शरीरभरि माड्नुपर्ने दण्ड मैले भोगेको थिएँ गुरुदेवबाट म सिस्नो घसिरहेको थिएँ शरीरमा अलि पर अपराधी जस्तै उभिएकी पूर्णिमा थरथरी कामेको र बरबरी रोएको दृश्य मेरो अल्बमका पानाहरूमा छ ब्रह्मचर्य र गुरुकुलको आग्रह विपरीत त्यो सुन्दरी कल्पनामा आइरहे मैले आफूलाई थप्पड दिएँ कर्मकाण्डका अनुशासनले आफूलाई बाँधेँ नुहाउँथेँ पाठ गर्थेँ र त्यस्तो अनर्थ कल्पना भएकामा पाठको ठूलो घन्काले त्यसको दमन गर्थे मलाई यातना दिएको दिनदेखि नै पूर्णिमालाई गुरुकुलमा आउन वर्जित गरियो मेरो अध्ययनले फड्को मार्यो म आधुनिक शिक्षाको निम्ति विदेशिएँ पढाइका शिखरहरू उचालिए किशोरी विस्मृत भई अतीतकै गर्भतिर युग बिते आज मलाई अपराध बोध छ सायद बाल्यकालीन प्रेमप्रति कृतज्ञ भएको थिएँ कोमल नयनी पितवर्णा स्वप्न कामिनीको प्रेम आमन्त्रणलाई बहिरो भएर टार्ने नपुंसक किशोर जाल बिताएको अपराध बोध छ छि कति घिनलाग्दो हुन्थ्यो अनुशासन दस बाह्रवटा सन्तान जन्माइसकेकी वृद्धा क्लान्ता हाड र छालाकी मानव ढाँचा मात्र रहेकी आफ्नै पनि आमाको स्थानमा पुगिसके कि पत्नीसँग पनि निरन्तर यौन कुण्डमा डुबेर वर्षेनी जन्माउने धिङ्न्या गुरुहरू सायद मेरो ईर्ष्या गर्थे तिनका अहंकारी मिथ्या वाग्जालले रचना गरेका आततायी अनुशासनका बुख्याचाहरूले तर्सेको जिन्दगी हा धिक जिन्दगी एउटा प्रलय आवश्यक छ आज निरन्तर विद्रोह गर्छ मनले बगुन सारा कुण्ठाहरू टुपीसम्मै डुबेर जाओस् छद्म भेषमा अडिने बुख्याँचो परम्परा थप्पड खाएर जाओस् हुँडलिएर जाओस् धमिलो प्रलयको बाढीमा म त्यसको अवशेषसम्म देख्न चाहन्न प्रतिक्रियावादी भन वा जे नाम देऊ म अविचलित छु विद्रोहका निम्ति मैले नगरेर सुख मेरो अवचेतनाले गर्छ अर्धचेतनाले गर्छ म कठपुतली हुँ मेरो चेतनाको रंग सारी गुलाबी चुनरिया रे रंग सारी गुलाबी चुनरिया रे मोहे मारे नजरिया सबरी तिमी जे भन बोख्या म तिम्रो कपडासम्म देख्न चाहन्न सिँगानका खाटाहरूको कपडा फालेर नयाँ कपडा लगाउन एकचोटि नाङ्गै हुनुपर्छ मलाई स्वीकार्य छ अहिले वर्तमान प्रसङ्गतिर लागौ तिमी किन यस्तै भयो मैले मिलिन्दालाई सोधेँ मेरो बाबु बुढेसकालमा आमा मरेपछि अर्की बेसुल्ली टिपेर हिँड्यो मेरो दाजु एकछिन रोकी र फेरि भने त्यो हिजडो थियो बलात्कारी थियो फेरि रोकी ओठ टोकिएर बोली I can't tell you any more Milinda अर्थात् ठूलो निधारमुनि गोल काला नानीसँगका आँखाहरू आँखाहरू परम्परागत युगको विध्वंसमाथि टेकेर प्रलयको भयङ्कर आगो उठाउने तर कामाग्निका प्रतीकहरू पातलो शरीर पातलो छातीमाथि गोल गर्दनमा टेकेर उभिएको कपालमाथि जडिएको हेयरब्यान्ड मुनि गोल चौडा निधारमा छ विध्वंसको दर्शन खरानीमाथि टेकेर गरिनेछ नयाँ युगको आमन्त्रण उन्मुक्त स्वेर काल्पनिक युगको आमन्त्रण पातला सिरुपाती ओठहरू तरबारका धार झैँ गरी गरी कमनीय मधुसम्मोहनको प्याला जस्तो विरोधाभास प्रक्षेपण गर्छन् स्वप्न सुन्दरी होइन मिलिन्दा चित्र जस्ती सजीव विद्रोह र आत्मनिर्भर काम सम्मोहनको सम्पूर्ण उद्घाटन हो परम्परामाथि मिलिन्दा स्वयं एक ताण्डव नृत्य हो मिलिन्दाले भने तिमीसँग चुरोट भए मलाई देऊ मैले चरेस तान्नुपर्छ मसँग चुरोट थिएन न त चरेस तान्ने साहस फिलिपिन्स आइपुगेपछि अस्ति मात्र दागु पानको समुद्रमा टाढा क्षितिज समय थिएँ कति ठूलो विशालता जीवनका अनन्त सम्भावनाहरूबाट कुण्ठित तर जीवित मेरो अस्तित्वसँग त्यस समुद्रको तुलना स्वत गर्छ अवशिष्ट अस्तित्वले पूर्णत स्वप्न तिरोहित दयनीय अवशेष तर ननिवेको विद्रोह ज्वाला मसँग चुरोट छैन मिलिन्दा तर म तिमीलाई चरेस नखाऊ भन्दिनँ तिम्रो बाबु र सौतेलो दाइलाई मैले भेट्न सकेको भए अर्कै कुरो भन्दो तर यहाँ केही भन्न सक्दिनँ उनीहरूको खुवाएको चरेस खानु तिम्रो नियति हो उसै पनि चरेस मान्छेभन्दा असल नै तत्त्व हो मैले भने थिएँ मलाई एड्स पनि हुनसक्छ तर मलाई त्यति चिन्ता छैन मिलिन्दाले भने मलाई यस मामिलामा त्यति बिग्न चासो पनि छैन त्यो पनि जीवनको त्यति ठुलो समस्या होइन मैले भने मलाई यस्तै लाग्यो मैले लागेकै भने एड्स मान्छेभन्दा ठुलो समस्या होइन कस्तो गर्मी बढेको छ उसले भनेर ज्याकेट निकालेर फालिदिए ब्रेसियरको पछाडि खुस्केको हुक बिस्तारै मिलाइ त्यो विश्वविद्यालयको सार्वजनिक समारोहमा किन हो मलाई थाहा छैन मिलिन्दाका पूर्णतः सम्प्रभु क्रियाकलापहरूमा म बडो आनन्दको अनुभूति गर्छु यहाँ मनोजैविक रासायनिक र अवाक्य सामाजिक कारणहरू होलान् म बुझ्दिनँ हेरोस् दुनियाँले मिलिन्दाले आफै निर्माण गरेको स्वतन्त्रता पचाओस् पछाउँदैन भन्ने अपच भएर पछारियोस् जरो यही हेर्ने मेरो धोको छ যা आडम्बर बोकेर हिँड्ने गिद्धहरू नै पहिले छिहाउँछन् छन् तिनको निम्ति मिलिन्दा होइन ऊ जबरजस्त प्रतिक्रिया हो तिनकै गालामा थप्पडी दिने एउटा थप्पड हो मिलिन्दा अझै योगीको भेषमा घिस्रिँदै आउने सडेको काम पिपासु बेसुल्लो छदमा युगको अन्तको घोषणा हो मेरो एल्बममा चरेसको नसा एकछिन उघारेर मेरो देब्रे काँध ढाकेर अडेस लागेको मिलिन्दाको चित्र छ आधा ज्याकेट छिराएकी छ बाहुलाहरूमा आडम्बरका थाङ्नाहरू उसको नजिक रहने छैनन् मिलिन्दाका दन्त पङ्क्तिहरू स्वतन्त्रता हाँस्छन् उसका आँखाहरू सत्य मात्र प्रक्षेपण गर्दछन् जीवनभर सङ्घालेको एल्बममा यस्ता चिजहरू अरू छैनन् मसँग मसँग मेरी पत्नीको पनि टाँसिएको चित्र छैन उसले पनि आडम्बरी अभिनय गरी हामी कहिले टाँसिँदैनौँ म कसरी जन्मेँ मेरो नानीले सोध्यो तिमी आकाशबाट झऱ्यौ होला मैले धारा छेउ भेटेथेँ उसले उत्तर दिए थिए मिलिन्दाले भए अवश्य भनिदियो तिमी मेरो योनीबाट जन्म्यौ मलाई खेत छ आफ्नो विगतप्रति मलाई गर्व छ एल्बमको यो पानाप्रति चारा चित्रहरूबाट मैले रोजेको चित्र हो यो यो आडम्बरबाट मुक्तिको शङ्क घोषको क्रान्ति चित्र हो कुहिएको थाङ्ने शासनलाई चरेसँगै उडाउने मेरो विद्रोहकी प्रेरणा मेरी मिलिन्दासँग मैले कहाँ जोडेको यो चित्र मात्र मेरो एल्बममा रहनेछ यसको एकप्रति मलाई सिस्नो लगाउने गुरुदेवलाई म पठाउनेछु उज्यालो नाइन्टी नेटवर्कमा तपाईँ यति बेला कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ र श्रुति सम्वेकमा हामी कथाकार डाक्टर दिनबन्धु शर्माको कथा संग्रह भत्किँदै किल्लाहरूभित्रका कथाहरू सुनिरहेका छौँ अहिले हामीले सुनेको कथाको शीर्षक थियो एल्बमको एउटा चित्र मिलिन्दा अब यसै संग्रहभित्र अर्को कथाको वाचन गर्दैछौ कथाको शीर्षक छ तामा मुडुलो ओसे ओसेपिलो कान्लाबाट घाँसका भुजा निकालिरहेको छ पुच्छर डोलाउनसम्म बिर्सेर गाडिएकै छ यस्तो घाँस त यो कान्लामा ठामठामै रहेछ नन्दुको अगाडि खुर्पा लिएर उभिएको दाजु चाहिँले बाछालाई हेरेकै उभिएर भन्यो बाँसको ज्याङमुनि आइपुग्दा अहिले घाम अस्ताइसकेको छ चिसो छ माटे लाग्छ कहिले त वस्तुलाई यस्तो घाँसले बोकेको बाक्लो झार सिरीको बिचबिचमा गुत्थ गुत्थ परेको छ तल कान्ला मुनि सानो पानी ठाउँ ठाउँ लुक्दै र निक्लदै तलपट्टि चिसो बग्दै गएको हरियो शीतलो छ यो कर्कलो हो बादलको पहेँलो आएर छप्पक्कै टाँसिएको पाखामा ठुल्ठुला पात हुने घाँस जस्तोलाई देखाएर नन्दुले सोध्यो आफ्नो दाजुको आधा ढाडभन्दा माथिसम्म अग्लो भएर नन्दु छाया झैँ हिँडेको देखिन्छ पुक्क गालाका माझमा सानो बाटुलो नाकमाथि गोलो निधार अलिकति बलैले खुम्च्याएर दाजुलाई र घाँसलाई पालै पालो हेरिरहेको छ हुन्छ कर्कलो गबदो हो गबदो चिन्दैनस् गबदो र कर्कलो पनि दाजुले भन्यो ऊ बाँसका गाडीमा छेउै छेउ भएर लहरै उठेका विभिन्न आकार र उचाइका तामा गनिरहेको थियो लौ हेर बेलैमा एक कान्लाको माटो खसालेर पुरिदिएका भए यस्तो हुन्थ्यो तामाको गति गाँचबाट उछिटिएर बाहिरीसम्म जरा देखाएर निस्केको मसिनो तामा देखाएर उसले भन्यो वैशाख नलाग्दै गर्नुपर्छ तामा पुर्ने काम आज काट्ने कुन चाहिँ बहिनी पनि आएर कान्लामाथि नै उभिसकेकी रहेछ अरू तिन चारजना केटाकेटीहरू उसैसँग उभिएका थिए पल्लो कान्लामा रहेकी ठुला माटीकी छोरी पनि पाठाहरूलाई पेटारे माउको पछि छोडिदिएर त्यहीँ आइपुगी तिम्रोमा तामा खाए बहिनीले सोधी त्यसले मुन्टोहरूलाई र अलिकति सम्झनाको उज्यालो आँखामा आइसकेपछि भने बाछँदा त कति खान्थ्यो हाम्रो त हिजो खाइसक्यो कति ठुलो थियो अघि सुब्बाको छोराले छेउमा उभिएकी आफ्नी बहिनीसँग समर्थन मागेर भन्यो दाजु चाहिँ बाँसको घारी घुमेर वरिपरि अझै जोख्दै थियो सुब्बाको छोरासम्मले तामा खाएका सम्बन्धमा गरेको फाइफैले उसलाई फेरि रिस उठला जस्तो भएको थियो हिजो बेलुका उठेर बल्ल तल्ल थामिन खोजेको रिसलाई फेरि उसले जिस्काइदिएको थियो हिजो बेलुका बरु त्यो सुब्बाले बलेसी जोडिएको घरमा तामा काटेर पठाउँदै नपठाएको भए केही थिएन हेपेरै हो त्यसले त्यति सानो जर्कटो मात्र पठाएको तरकारीको निम्ति तामा काटुँला थिएन बेलुकी भाइ बहिनीहरूले गर्नु गरे हाम्रोमा तामा काट्नु हुँदैन हाम्रो पनि कति तामा छ नि अघि राति अबेरसम्म कचकच गरे तिनीहरूले ल भइगयो भोलि काटिदियो ठुला यो सुब्बाको च्यालले हेपेको तेरा भाइ बहिनीहरूलाईसम्म सहन गाह्रो भएको छ आमाले राति भनिन् ल अहिले सुत कति कसकस गरेको यो दाजुलाई घरको आँगनसम्म पहेँलो साँच छापिसकेको थियो दाजु चाहिँ तामा भुत्ल्याएर सकिरहेको देखियो वरिपरि झुरुममा भएर घेरिरहेका केटाकेटीहरूको बिचमा ऊ पसिना काटिरहेको रहेछ तल माइलीका छोराछोरीहरू सुब्बाका छोराछोरीहरू र धनचार्नीको परिवारै उल्टेर तामाको वरिपरि झुम्बिरहेका थिए छे कति गाडा घेर लागेका खसी नै ढालेको त होइन केही नदेखेको यो मुलुक आमा फतफताउँदै भित्र भान्सासम्म पुगिन् फेरि लगत्तै निक्लेर भनिन् यी केटाकेटीलाई त्यसै त्यसै चाड आए जस्तो हुने किन होला के हो तामा काटेको हो त रहेछ नि घाँसको बारी लिएर उकालिँदै गरेकी गरे भाउजूले भने हामीलाई पनि एक टुक्रा दिए कस्तो हुन्थ्यो तिमीहरूको नयाँ बारीमा कस्तो सप्रेको दुलाई तामा आमाले भनिन् नयाँ बारीमा त छ नि बजै बुढाले छुन दिने भए तामा लौरिनीले हिँड्दै भनिन् जुगजुगसम्म घाँस काटेर गाई पाल्ने बाँस एकसाक तरकारी भनेर काट्न त गाह्रो हुन्छ नि जेठी यहाँ त तेरा ससुरालाई तरकारी नै सबभन्दा ठुलो कुरा हुन्छ र पो यतिखेर त पल्लो घरमा काटेको देखेपछि नानीहरूले सुक्खै दिएनन् काटिदिए भने अलि उता सरन नन्दु चाहिँ अरूलाई परपर घसेर दाजुकै पछाडि उभिन आइपुगेको थियो छातीदेखि आँखासम्म आएको खुसीले उज्यालो भएर ऊ बडो गौरवपूर्वक आफ्ना दौतरीहरूको माझमा उभिएकोमा आमालाई खुसी लाग्यो कति ठुलो कति सेतो अघि नन्दुले साथीहरूतिर फर्केर भन्यो हाम्रो पनि हिजो है सुब्बाको छोराले भन्यो भो योभन्दा त सानै थियो तैँले भनेर हुन्छ हुन्छ नि तैँले भनेर हुन्छ नन्दुले अलिकति दियो ए बदमासहरू दाजु चाहिँ गिरगिर पारेर टुक्राउँदै गरेको तामा छोडेर उनीहरूतिर फर्क्यो आमाले पिँढीबाटै कराएर भनिन् जर्रो भएको छुट्टै राख अमिल्याएर झोल खानुपर्छ अहिले खानालाई कलिलो ठिक्क पारा अनि जिरा रहेछ त आमा नन्दुको दाजुले सोध्यो ऊ चुलाको डिलमुनि गहिरो ओछ्यानमा नन्दु र बहिनीलाई राखेर तामाको प्रसङ्ग भएको कथा सुनाइरहेको थियो कसरी हुनु त्यही आँटी गरे जेठीले अलिकति दिएर गए तामाको टुक्रो भनेर आएकी थिए फलेबास जाने कोही भए किन्न पठा अलिकति अलिकति गिँड दिई पठाएँ जेठीलाई पनि क्रमशः तामाको मसालेदार बास्ना घरैभरि फैलियो नन्दु एकपटक बाहिर निस्केर आँगन छेउसम्म पुग्यो हाडीकोटको कालो पहाडमा बाहेक फुर्के सल्लाहसम्म हुँदै अझै पर लप्पेकसम्म बाक्ले मलिन बत्तीहरू देखिए आकाशमा पनि ताराहरू अघोरै बाक्लो गरी टाँसिएका थिए र अन्धकारमय रातमा मलिनो उज्यालो पठाइरहेका थिए आँप र नासपातीको रुख भए ठाउँमा कालो अँध्यारो बाक्लिएको थियो को हो अँध्यारो बाटामा कालो छायाले बोलेको सुनियो बा आउनुभएको हो नन्दुले सोध्यो अँ त किन बाहिर यस्तो अँध्यारामा थाहा छ तपाईँलाई आज तामा काटेको छ हो ल खास्सा भयो डिलमुनि नन्दु र उसकी बहिनी आम्ने सामने बसेर खाइरहेका थिए चुल्हामा बाह्र दाजु चाहिँ खाँदै थिए तामाको झोलसँग भात चप्काएको आवाज र तामाको मिठो बास्ना घरभरि छपक्क थियो ठुली भाउजू अगेनामा सानो आगो बालेर काखको नानीलाई सेकिरहेकी थिएन मरिच भएको भए अझ स्वादिलो हुन्थ्यो मिठो हुन्छ अघि तामा कस्तो पिरो कति पिरो नन्दुले बहिनीतिर फर्केर भन्यो कति पिरो छ बहिनी रुनै थाली तिनीहरू हाउहाउ गरिरहेका थिए ए दुलाई पानी देउता नानीहरूलाई पिरो पनि नराखेर कसरी पकाउनु फेरि आमाले भनिन् नन्दुलाई जिब्रो र ओठ सबै तातो र पिरोले खुल्किएर गयो जस्तो लाग्यो सबै शरीरदेखि टाउकोसम्म तातेर ज्वरो आइरहेको थियो पसिनाको भल बगिरहेको थियो जिब्रो त बिचबाट काटिएरै खसिसकेको जस्तो लागेको थियो र तालु सुकिरहेको थियो तामा काटिएर खाइसकेकोमा खुसी नहुनु सम्भव थिएन आजको तामा मिठो भयो दाजुजाइले भन्यो भन्नुपर्छ लागेको सबैले भनेको नन्दुले पनि भन्यो तामा त मिठो छ तामा ठिक्क काट्ने बेलाको रहेछ बाबुले भने जिराको पनि कुरो हो आमाले भनिन् लाउरीले पठाएको मिठो हुन्छ काँचो जिरा जिरा जति नयाँ भयो त्यति मिठो हुने त हो ल पानी खानु त हेर त आँसु बलिन्द्र धारा पिरोले बाउजूले बहिनीको हातमा अम्खरा दिएर भनिन् भोलिपल्ट गाईका बाच्छा खोलेर वनमा पुग्दा सुब्बाको छोरासँग नन्दुले भन्यो हिजो तामा खुब मिठो भएछ कति खाएको बहिनीले पनि भने मद्रासी जिरा हालेको थियो काँचो जिरा जिरा जति नयाँ हुन्छ त्यति मिठो हुने त हो नि अहिले उसको अनुहार दुरुस्त आफ्नै आमाको जस्तो देखियो गाईहरू लहरै मैरेको डाँडो घुमेर उपल्लो कुलासम्म ओर्लिरहेका थिए बहिनी चाहिँलाई त्यसपछि दिनभर पनि लागिरह्यो मिठो भनेको के हो हिजो तामा काट्ने बेलादेखिका सबै रहरहरू र तामा खाँदै गर्दाको जिब्रो काट्ने पिरो सबै सेलाइसकेका थिए तर पनि एउटा गौरव त उसको अनुहारमा थियो तामा खाइएको गौरव यो थियो कथा तामा डाक्टर दिनबन्धु शर्माको भत्किँदै किल्लाहरू कथा संग्रहबाट हामीले यसलाई लिएका थियौँ भत्किँदै किल्लाहरूभित्र उत्तराधुनिक शैलीका कथाहरू संग्रहित छन् डाक्टर दिनबन्धु शर्माको कथाहरू आजको लागि वाचन यति नै अर्को साता फेरि यसै संग्रहबाट केही कथाहरू लिएर आउनेछु त्यति बेलासम्म तपाईँलाई भत्किँदै किल्लाहरूको वाचन कस्तो लाग्यो श्रुति सम्वेकमा हामीलाई प्रतिक्रिया दिनको लागि हाम्रो ठेगाना S H R U T I Shruti at U N N dot com dot NP हवस् त अर्को सातासम्म डाक्टर दिनबन्धु शर्माको भत्किँदै किल्लाहरूको वाचनसँगै हामी विदा चाहन्छौँ अर्को साता फेरि यसैको अर्को श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा पनि तपाईँ उपन्यास सुन्न सक्नुहुन्छ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा हुन्छौँ नमस्कार शुभरात्री